भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा हामी हरेक शनिबार एक कविका साथ आउने गर्छौं उहाँका रचना सुन्छौं उहाँसँग कुराकानी गर्छौं र उहाँका कवितालाई पनि प्रस्तुत गर्छौं हरेक दिन एकल कविता वाचन भन्ने बित्तिकै एकजना कवि आउनुहुन्छ तर आज मसँग दुईजना कवि हुनुहुन्छ भन्दा पनि फरक पर्दैन त्यसो त एकल कविता वाचन नै रहन्छ आज आज म यो कार्यक्रममा कवि मोहन प्रसाद खनाललाई लिएर आएको छु डुमाखाल मूलपानी उहाँको स्थायी ठेगाना अहिले सुनाकोठी सिभिल होम ललितपुरमा बस्दै आउनुभएको छ मोहन प्रसाद खनाल कविता लेख्नुहुन्छ लामो समयदेखि त्यति मात्रै भनेर उहाँको परिचय पुग्दैन उहाँका धेरै पुस्तकहरू प्रकाशित छन् मैले उहाँलाई यो स्टुडियोमा पस्नुभन्दा दस मिनट अगाडि मात्र चिनेको छु बाँकी परिचय उहाँसँग खोतल्दै जान्छु आजको कार्यक्रम यस अर्थमा पनि रोचक रहन्छ कि मैले दुई पुस्ता लिएर आएको छु यो कार्यक्रममा मोहन प्रसाद खनालसँगै उहाँकी नातिनी सुमिना खनाल पनि उहाँसँग हुनुहुन्छ सुमिना खनाल जेम्स स्कुलमा कक्षा नौमा पढ्ने विद्यार्थी हुनुहुन्छ दापाखेलमा रहेको ललितपुरको जेम्स स्कुलमा अध्ययनरत हुनुहुन्छ मोहन प्रसाद खनाललाई आफ्नो कविता अभिव्यक्त गर्न त्यति सजिलो लाग्दैन जति नातिनीले अभिव्यक्त गर्नुहुन्छ त्यसैले आज उहाँका कविता वाचन गर्नुहुन्छ सुमिता खनालले तर हामी कुराकानी गर्छौँ कवि मोहन प्रसाद खनालसँग मोहनजी तपाईँलाई स्वागत छ धन्यवाद कति भयो कविता लेख्न थाल्नुभएको मैले बाह्र वर्षको उमेरदेखि कविता लेख्न थालेको हुँ मसँग कविता लेखेका थुप्रै कागजपत्रहरू घरमा थिए मेरो जीवन सङ्गिनीले दिएको हुनाले मैले पन्ध्र वर्षदेखिका कविताहरू छापेको छु अहिले शब्दयाता प्रकाशनले छापे प्रकाशित गर्यो त्यसले गर्दाखेरि म केटाकेटीदेखि कविता लेख्ने र मैले मलाई स्कुलका टिचरहरूले पनि त्यो बेला गुरुहरूले पनि कविता लेख्नलाई प्रोत्साहित गर्नुहुन्थ्यो र कवि सम्मेलन हुँदाखेरि वाचन गर्न पठाउनुहुन्थ्यो र मैले पहिलो दोस्रो पुरस्कार पनि पाएको थिएँ अहिले पनि मलाई याद सम्झना छ लेखनाथ पौड्यालको छोरी उहाँको नाउँ त अहिले मैले बिर्सेँ के ढुङ्गाना हुनुहुन्थ्यो उहाँले उहाँबाट मैले दोस्रो पुरस्कार पाएका केही कपीहरू म अहिले पनि छन् र म पहिले पुरस्कार पनि पाउँथेँ जब म कलेजमा जान थालेँ त्यसपछि म नेपालको इतिहास र पुरातत्वतिर बढी आकर्षित भएँ त्यही विषय लिएर म विदेशमा गरेँ अध्ययन गरेँ त्रिभुवन विश्वविद्यालयमा मैले त्यस विषयमा पढाएँ र विदेशका विश्वविद्यालयहरू पढाउने मैले मौका पाएँ त्यस प्रकारले करिब करिब चालिस वर्ष मैले मेरो पद्यात्मक विधाबाट टाढा भएँ र मैले गद्य अथवा रिसर्चमा जाने बढी केन्द्रित हुन पुगेँ र पछि आएर अहिलेभन्दा करिब पन्ध्र वर्षदेखि फेरि कवितामा रुचि हुन थाल्यो र कविता लेखेँ एउटा खण्डकाव्य लेखेँ जस्ता नवकाव्य पनि भन्छु म युगान्तर भन्ने त्यसपछि फेरि महाकाव्य लेखेँ अनि यो दुईटै काव्य लेखेको देखेर अनि साथीहरूले अरू पनि तेरो फुटकर कविता पनि छाप्नुपर्छ भनेर केटाकेटीमा लेखेका कविताहरू फेरि प्रकाशित भए र अहिले पनि कहिलेकाहीँ लेख्छु अहिले चाहिँ पहिलेका चाहिँ मेरा धेरै लालित्यहरू भएका कविताहरू हुन्छन् श्रृङ्गारस बढी भएका कविताहरू थिए भने अब चाहिँ नि अहिले आएर देशको परिस्थितिलाई लिएर केही कविताहरू लेख्ने गरेको छु मोहन प्रसाद खनालको कुराकानी हामीले सुन्यौँ अब सुमिना खनाल तपाईँलाई पनि स्वागत छ तपाईँ हजुरबुवालाई के भनेर सम्बोधन गर्नुहुन्छ हजुरबुवा नै त भन्नुहुन्न होला आचेल म मेरो हजुरबुवालाई बाबा भन्ने भन्छु बाबा भन्नुहुन्छ अनि बाबाको कविताहरू पढ्ने गर्ने गर्नुभएको छ हजुर कहिले पहिलेदेखि सानैदेखि सानैदेखि सानैदेखि मैले पढिरहेको छु कस्तो लेख्नुहुन्छ बाबाले बाबाले धेरै राम्रो लेख्नुहुन्छ बाबाले लेख्दा लेख्दै कहिले काहीँ आफूलाई लेख्न मन लाग्दैन कहिले काहीँ मन लाग्छ मैले लेखेकोमा बाबाले नै हेल्प गरिदिन्छ मलाई अनि तपाईँले लेखेको पनि बाबाले हेरिदिनुहुन्छ कहिले काहीँ बाबाले लेखा पनि तपाईँले हेर्नुहुन्छ सुझाव पनि दिने गरे होला कहिलेकाहीँ रमाइलो कार्यक्रम आज यस अर्थमा रहन्छ कि हजुरबुवा नातिनी हामीसँग हुनुहुन्छ मोहन प्रसाद खनाल हजुरबुवा हुनुहुन्छ सुमिना खनाल नातिनी हुनुहुन्छ तिनै कविताहरूलाई अभिव्यक्त गर्नको लागि चाहिँ हामीले उहाँलाई यहाँ राखेको छौँ म अगाडि चाहिँ कवि मोहन प्रसाद खनालकै आवाजमा एउटा कविता सुन्छु त्यसपछि मात्रै उहाँतिर लाग्छु एउटा कविता सुनाउनुहोस् न सर अघि नै पनि प्रसङ्ग कुरा हुँदै भनेको थिएँ मेरो कला छ लेख्ने गला चाहिँ छैन भनेर त्यही पनि म भन्छु मैले अहिलेको देशको समसामिक उसलाई लिएर लेखेको छु खै देश मेरो किन देखिँदैन यसको शीर्षक छ संसारमै सुन्दर देश मेरो कहाँ गयो लाग्छ सधैँ अँधेरो देखिन्न आफन्त कतै बसेका विधर्मी पो देख्दछु होइरिएका वसन्तमा कोकिल गाउँदैनौ बिहान त्यो लालीमा छाउँदैनौ उग्रन्न आकाश सधैँ अँध्यारो ममत्वमा देख्दछु भित्र कालो पराईको खेल जता ततै छ भाषासँगै भेष कता गएछ सद्भाव खैत्यो कटुफै लिएछौ हिमाल हाम्रो अब मै लिएछ जो भ्रष्ट छन् राज र काज गर्छन् परस्त मौका परिआउँदा झन् स्वदेशको इज्जतमानलाई मर्दन गरी भन्दछ हाई हाई स्वार्थी सबै शासन गर्न थाले गर्छन् सधैँ ताण्डव मजाले अन्यायको खेल छ मेल छैन अस्तित्व मेरो किन भेटिँदैन नदी सबै दूषित भइसकेछन् विध्वंस चारैतिर फैलिएछन् वीरत्वको मर्मर कर्म छैन खैदेश मेरो किन देखिँदैन खैदेश मेरो किन देखिँदैन कवि मोहन प्रसाद खनालले भन्नुभयो मेरो कला छ गला छैन तर मैले सुन्दाखेरि गला पनि कमजोर भेटिनँ कला र गला दुवै छ म यो कार्यक्रममा यति भन्न चाहन्छु काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका अहिले मुलुपानी डुमाखाल मोहन प्रसाद खनालको स्थायी निवास हो भने ललितपुर सुनाकोठी सिभिल होममा रहँदै आउनुभएको छ अब म कवि मोहन प्रसाद खनालले गला भनेर प्रस्तुत गर्नुभएको उहाँको नातिनी सुमिना खनालतिर लाग्छु तपाईँले एउटा कविता सुनाउनुहोस् त हजुरबुवाको यस कविताको शीर्षक छ सामन्त युग उदाए ससीसा क्षमाप्यो ममाथि हराए सबै हम सका झुण्डताति निसामा अनौठो कला भो फुरुङ्ग खुल्यो छन्द मिठो हिँडे झै भुजङ्ग अध्यारो भयो छै नलाली हरायो शरद चन्द्रको चाँदनी झन उदायो फुले पुष्पगन्धा बले छन् दियालो उज्याला ती ताराहरूको छपालो सबै सन्त छन् यी सगर छन् इसारा सदी बल दधन भई सितारा जगत नील जस्तै खुलेको छ कान्ति कतै छैन जालो उकालो अशान्ति खुल्यो पूर्व ढोका हिमाली छटाले समेट्यो अझैबा न थाले उज्यालो भयो तको छैन सत्ता फैन चाँदनी चन्द्र छाडी विपत्ता फैन चाँदनी चन्द्र छाडी विपत्ता धन्यवाद मोहन प्रसाद खनालको गला भन्दा मैले अत्युक्ति हुँदैन उहाँले कला र गलाको प्रसङ्ग उठाइ नै सक्नुभएको छ मेरो कला छ गला छैन भन्नुभएको थियो साँच्चैकै दमदार गला लिएर आउनुभएछ सुमिना खनालको स्वर साह्रै मिठो छ सुमिना तपाईँको स्वर तपाईँलाई धेरै धेरै बधाई छ शुभकामना पनि छ राम्रो गर्नुहोला हजुरबाको जस्तै कविता लेख्न पनि सिक्नुहोला मिठो स्वर छ आजको कार्यक्रम यस अर्थमा पनि विशेष छ मैले दोहोऱ्याएर भन्न चाहेँ मोहन प्रसाद खनाल कविज्यू हुनुहुन्छ हामीसँग जो दशकौँदेखि कविता लेखिरहनु भएको छ र उहाँको नातिनी सुमिना खनाल तिनै कविता प्रस्तुत गर्नको लागि आउनुभएको छ एकल कविता वाचनका कवि मोहन प्रसाद खनालज्यूलाई कतिवटा पुग्यो होलान् कविता अहिलेसम्म तपाईँले लेख्नुभएका तिनवटा त मेरा किताबहरू नै प्रकाशित भइसकेका छन् त्योभन्दा बाहेक करिब करिब छ सय जति कविताहरू छन् र केही प्रकाशित छन् र केही अप्रकाशित पनि छन् पुस्तकको मैले नाम यहाँ धेरै लिइनँ तपाईँका पुस्तक के के विधामा छन् मात्रै सोध्छु धेरै पुस्तक भएको हुनाले एक एकवटाको नाम लिएर समय खेर फालिनँ मैले हुन्छ मेरो चाहिँ नि एउटा साहित्य विधामा छ जो यहाँको अगाडि प्रस्तुत छ अर्को चाहिँ नेपाली भाषाका हजार वर्ष भनेर नेपाली भाषामा छ मेरो नेपाली भाषाको सम्बन्धमा अनि त्योभन्दा अगाडि पुरातत्व विषयमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयले प्रकाशित गरेको किताब छ नेपालको पुरातत्व विषय मेरो त्यसपछि त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्रबाट थुप्रै मेरो कृतिहरू प्रकाशित भएको छन् इतिहास पुरातत्व कला र अहिले पनि एउटा नेपाली यो bronzes sculpture of ancient Nepal भन्ने एउटा किताब छ नि सम्भवतः मेरो बाहिरबाट युनेस्को अथवा चाहिँ नि युएसबाट कतैबाट छाप्ने हुने उनीहरूले प्रपोजल पठाइराखेका छ मलाई र मेरा अहिलेसम्म अठाइसवटा किताब किताबहरू प्रकाशित भइसकेका छन् यति धेरै पुस्तकहरू यति धेरै विधामा फरक फरक क्षेत्रका किताबहरू लेख्नु भएको छ सन्तुष्टि केले दिन्छ सन्तान सबै बराबर हुन्छन् सबैले सन्तुष्टि दिएका छन् मलाई सोध्नु मन लाग्यो नाति नातिना कतिजना छन् तपाईँको अहिलेसम्म मेरा सातवटा नाति नातिना छन् तीमध्ये सुमिना नै चुनिनु भयो यो वाचन गर्नको लागि आज आफ्नो क्षेत्रमा सबै उत्कृष्ट छन् र गला भएकी मेरी नातिनी यही हो त्यसै कारणले गलालाई नै मैले अघितिर ल्याएको छु मैले ब्याज र साउ भन्छन् नि हाम्रोमा नाति नातिना सोधिसकेपछि साउ पनि सोध्नै पर्छ छोराछोरी कतिजना हजुर छोराछोरी चारजना तिनजना छोरा एकजना छोरी एकजना त मैले जोड्छु यहीँ हुनुहुन्छ सशेन्द्रजीपट्टि हुनुहुन्छ अहिले यति बेला स्टुडियोमा उहाँको छोरी हुनुहुन्छ उहाँको बुवा हुनुहुन्छ र म बसिरहेको छु र स्टुडियो पारिपट्टि प्राविधिक कक्षमा सशेन्द्रजीसँगै उहाँ हुनुहुन्छ सुमन खनाल हाम्रो मोहन प्रसाद खनालका एकजना छोरा यहाँ सँगै पनि आउनुभएको छ र यो तीन पुस्तालाई सँगै जोडेर मैले कार्यक्रम सञ्चालन गरेको सम्भवतः मेरो यो पहिलो अनुभव हो कि जस्तो लागेर पनि म अझ हौसिरहेको छु म फेरि सुमिनातिर लाग्छु अर्को एउटा कविता पढेर सुनाउनुहोस् त कवि कवि मोहन प्रसाद खनालको अनुमति माग्नुभएको कि कुन कविता पढौँ भनेर सोध्नुभएको सोद्धा हुन्छ मोहन प्रसाद खनालले पुस्तक पल्टाइदिएर यो पढ्नको लागि अनुरोध गरिरहनु भएको छ र अब सुमिना त्यो कविता अगाडि बढाउनुहुन्छ यो कविताको शीर्षक छ नवयुग पग पग चल्दा ललित सुहायो मधुसरी मिठो शशी पदनायो छलमल ज्योत्स्ना सरफर पानी हसुमुख जस्तै मधुर छवाणी उठ उठ जाग कलर त्याग विनय विचारी सुसमित माग मदन छ प्यारो बहमह हेर्ने दिन कर जस्तै झलमल गर्ने शशीमुख आई मलमल गाई मुसु मुसु गर्दै हृदय समाई मुसु मुसु गर्दै हृदय समाई साह्रै मिठो यो कुन छन्दमा सर मैले त छन्द धेरै ठम्याउँदिनँ यो शशिवदना छन्द हो मैले हरेक सुरुमै लेख्छु कुन छन्द भनेर त्यो छन्द पहिले नै उनले शशिवदना भनेर पढिसकेको छ तपाईँले छन्द पनि सिक्नुभयो सुमिना खनाल मैले छन्द सिकेको चाहिँ छैन तर गाउन चाहिँ सिक्नुभयो यो गाउने टोन चाहिँ हजुरबाले सिकाउनु भएको कि आफै ल्याउनु भएको हजुरबा र हजुरमामाको हेल्पले हजुरमामाले पनि गाउनुहुन्छ लेख्नु पनि हुन्छ लेख्नु अलिअलि लेख्नुहुन्छ ए अनि तपाईँलाई त बाहिरबाट काहीँ कवितै सिक्नु पर्दैन घरभित्रै पाइन्छ मोहन प्रसाद खनालज्यूको कविताको बारेमा कुरा गर्नुपर्दा यो कवितालाई अलिक सङ्गत पनि चाहिँदो रहेछ अलिक साथीभाइ कविहरूकै सङ्गतहरू बढी भयो भने अझ बढी फर्स्ट आउँदो रहेछ तपाईँका सङ्गतमा कोही कविहरू हुनुहुन्छ समकालीन तपाईँका त्यसो त अहिलेसम्मको अनुभवमा कोही पनि हुनुहुन्न म चाहिँ नि इतिहास पुरातत्वको मान्छे रिसर्च गर्नलाई धेरै साथीहरू हुनुहुन्छ नेपाल एसियाली अनुसन्धान केन्द्रमा म चौतिस वर्ष खाएर बसेँ प्राध्यापक भएर रिटायर भएँ म त्यस बेलामा अनुसन्धान गर्ने साथीहरू थुप्रै हुनुहुन्छ विद्वानहरू हुनुहुन्छ तर कविताको क्षेत्रमा चाहिँ नि मेरो यो मलाई लाग्छ मलाई प्रकृतिले दिएको देन जस्तो लाग्छ अलिकति लामो छ म थोरै भन्छु म एउटा विशेष कार्यक्रम लिएर संयुक्त राज्य अमेरिका गएको थिएँ त्यहाँ म आफ्नो काम गरेँ म एकजना थ्योडर रेकर्डी भन्ने अमेरिकन पप्सर हुनुहुन्थ्यो उहाँसँग बसेर एउटा प्रोजेक्टमा काम गर्दै थिएँ अनि काम गर्दा गर्दै दिउँसो उहाँ बढी थाक्नुहुन्थ्यो अलिक बुढो पनि हुनुहुन्थ्यो र आज चाहिँ यति नै गरौँ भोलि फेरि गरौँ भन्नुहुन्थ्यो हुन्छ भनेपछि अब के गरेर बस्ने म भन्ने मलाई लाग्थ्यो र मैले कविता लेख्न थालेँ जसलाई युगान्तर अगाडि छ मैले कविता लेखेँ कविता लेख्दै कहीँ विश त्यो विदेशमै लेखेँ मैले भूमिकामा पनि त्यो लेखेको छु त्यसपछि डाक्टर तारानाथ शर्मा म कहाँ आउनुभयो एक दिन मिसिगनमा उहाँ प्राध्यापन गर्दै हुनुहुन्थ्यो म सिकागोमा थिएँ आउनुभयो र उहाँ आएपछि उहाँलाई मैले देखाएँ र उहाँले त्यो कविता हेरिदिनु भयो र उत्कृष्ट छ यो छाप्नुपर्छ भने उहाँले प्रोत्साहित गर्नुभयो र त्यसपछि तर डाक्टर तारानाथ शर्मा पनि कविता लेख्नुहुन्न उहाँ समालोचक हुनुहुन्छ यात्रा साहित्य लेख्नुहुन्छ तर उहाँको प्रेरणा पनि भयो र सबभन्दा ठुलो प्रेरणा मेरा गुरुहरूको थियो म स्कुलमा पढ्दा मेरा गुरुहरूले झन् खास गरेर केशुसा ढुङ्गाना साबिलको उहाँ र उहाँले धेरै प्रोत्साहित गर्नुभएको थियो उहाँलाई अहिले पनि म नमन गर्छु उहाँ सायद अहिले पनि हुनुहुन्छ जस्तो लाग्छ उहाँकै प्रेरणा हो र मेरो आमा स्वयं गाउनुहुन्थ्यो उहाँ मतलब पढ्नुहुन्थ्यो महाभारतका श्लोकहरू उहाँलाई कण्ठ आउँथे रामायणको श्लोकहरू कण्ठ आउँथे त्यो केटाकेटी हुँदाखेरि आमाले पाठ गर्दाखेरि स्तुति पाठ गर्दाखेरिका श्लोकहरू मेरो मन मस्तिष्कमा सधैँ बस्यो र त्यसैबाट प्रेरणा पाएर मैले लेखन थालेँ र अहिले पनि कविता लेख्न पर्यो भने म बसेर तुरुन्तै कविता लेख्न सक्छु त्यस्तो मेरो चाहिँ यो कविताको पद्य चेता हामीमा आउनको लागि यो पहिलाको महाभारत रामायण लगायतका श्लोकहरूको कति हात छ पहिला वाचन हुन्थ्यो अहिले त वाचनहरू गरेर घर घरमा श्लोक वाचन गर्ने चलन छैन अब कम भयो अब त्यो त होइन मलाई सबभन्दा बढी कविता कहाँबाट त प्रभावित भइस भन्यो भने लेखनाथ पौड्यालका कविताहरूमा अत्यन्त श्रद्धाका साथ पढ्छु र त्यसै नै बाटो म प्रभावित भएँ हुन त देवकटाका कविताहरू पनि त्यत्तिकै पढ्छु म भए पनि मलाई सबै कविमध्ये कुन चाहिँ कविको त कविता मिठो लाग्छ भने म लेखनाथ नै छान्छु उहाँकै कविताबाट म प्रभावित छु र मेरा कवितामा पनि उहाँका कविताका केही छापहरू प्रभावहरू छापहरू परेका छन् मैले अब मोहन प्रसाद खनालको कविता वाचन गर्न फेरि सुमिना खनाललाई अगाडि बढाउँछु उहाँले नै छानिदिनुपर्छ सायद कुन कविता वाचन गर्ने भनेर हामी मोहन प्रसाद खनाल र सुमिना खनालका साथ छौँ आजको एकल कविता वाचनमा कवि मोहन प्रसाद खनाल हुनुहुन्छ उहाँले आफूलाई आफ्नो कला वाचन गर्नको लागि गला भनेर आफ्नै नातिनी लिएर आउनुभएको छ नातिनी नौ कक्षामा पढ्दै जेम्स स्कुलकी छात्रा हुनुहुन्छ सुमिना खनाल कुन सुनाउने हुनुभयो शीर्षक के छ स्मृति पटल आहा आयो आयो उदय गिरिमा पना उषाले फैल्याइन् अरुणमय त्यो पङ्ख नभमा छटा त्यो लालीको मृदु अझ फुकायो बिनी बिनी प्रभा खुल्दै आयो भव बिच हरायो तम पनि भयो चिसो हावा सरसर गरी मन्द गतिले झुले बिस्तारै ती तरुवन बिसे मस्त सुखले फुले रङ्गी चङ्गी कलिहरू धरा मगमग भइन् फुले प्राणी सारा सुखदसँग माया पनि रहिन् सखारैको बेला शरद ऋतुको पावन दिन बसेको थिएँ एक्लै सदन बिच थियो शान्त बिजन थिन कान्ता टाढै मन पनि अलि ब्युवल थियो अनायासै मेरा हृदय बिचमा प्रश्न उठिगो धन्यवाद साह्रै रमाइलो चलिरहेको छ कार्यक्रम एकल कविता वाचन फ्रिक्वेन्सी नब्बे मेगा हर्च काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा उज्यालो रेडियो नेटवर्क र यो सँगसँगै तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ यो कार्यक्रम सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम र तपाईँको मोबाइलमा रहेको युजेवाईएएलओ उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ एकल कविता वाचनमा कवि मोहन प्रसाद खनाल र उहाँको कवितालाई प्रस्तुत गर्ने प्रस्तुताका रूपमा सुमिना खनाल आज हामीसँग हुनुहुन्छ कविता वाचनको क्रम र यो कुराकानीको क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ आजको एकल कविता वाचनमा हामीसँग कवि मोहन प्रसाद खनाल हुनुहुन्छ उहाँ काठमाडौँ मूलपानी डुमाखालमा जन्मनु भएको र अहिले बसोबास उहाँको ललितपुर जिल्ला सुनाकोठीमा रहेको सिभिल होम्समा छ र कवि मोहन प्रसाद खनालसँगै उहाँको कलालाई प्रस्तुत गर्ने गला भन्दै उहाँले आफ्नो नातिनी लिएर भएको छ जेम्स स्कूलमा अध्ययनरत सुमिना खनालले वाचन गरिरहनु भएको छ उहाँको कविता र उहाँका छन्दका कविता हामी उहाँको नाचेनीको मुखबाट सुनिरहेका छौँ मैले अघि उहाँका धेरै किताबहरू प्रकाशित छन्सम्म भने किताबको बारेमा धेरै व्याख्या गरिनँ यति बेला हामी जब अघि तपाईँले विज्ञापन सुनिरहनु भएको थियो त्यति बेला मैले कविज्यूसँग कुराकानी गर्दा कविज्यूको कविता आफ्नो ठाउँमा एउटा विशेषता छँदैछ इतिहास र पुरातत्वमा निकै पुरानो अनुभव उहाँको छ र निकै लामो समयको अनुभव छ जुन अनुभव अबका नयाँ पुस्तामा एकदम कम छ भन्ने विषयमा हामी दुईको छलफल भयो र म यो छलफललाई यहीँ पनि जोड्न चाहन्छु कविज्यू तपाईँलाई फेरि स्वागत गरेँ मैले कार्यक्रममा तपाईँको यो यी पुस्तकहरू छ नि सेन राज्यको इतिहास सिमरनगरको इतिहास पश्चिम नेपालका मूर्ति र स्थापत्य नेपाली कला चागुनारायणका ऐतिहासिक सामग्री सैनिक द्रव्यकोष नेपालमा भोट युद्धको तयारी जस्ता पुस्तकहरू छन् र प्रकाशोन्मुख कृति भनेर पनि यो पुस्तकमा म देख्दैछु नेपाली भाषाका प्राचीन अभिलेख नेपाली मूर्ति विज्ञान मध्यकालमा ताडपत्राभिलेख Rato Machhindranath bronze sculptures of Nepal inscription of western Nepal जस्ता पुस्तकहरू तपाईँले लेख्नु भएको छ यो सबै लेख्नुको पछाडि त तपाईँको अध्ययनको पनि छ जुन अघि बिचमा हामीले कुरा गरिरहँदा अहिले विज्ञापन बजेको बेलामा हामी कुरा गरिरहँदाखेरि चाहिँ तपाईँले मूर्तिमा रहेको लिपिहरू पढ्न सक्नेहरू कुरा गर्नुभयो त्यो विषयमा अलिकति सुनाउन वास्तवमा मेरो जीवनको तेस्रो अब जीवनका चारवटा खण्डमध्ये तिन खण्ड मैले आफ्नो इतिहास पुरातत्व खास गरेर अनुसन्धानमा र अध्ययनमा बिताएँ यसको लागि चाहिँ नि म त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रमा चाहिँ चौतिस म आफ्नो जीवनका धेरै पलहरू त्यहाँ बिताएँ मैले र मेरा विभिन्न मित्रहरू म मभन्दा माथिका अग्रजहरू र मसँग समकालीन मान्छेहरूसँग पनि विद्वान मानिसहरूसँग मेरो सङ्गत पनि भयो यस कारणले र म त्यहाँ त्रिभुवन विश्वविद्यालयमा गइसकेपछि मलाई विदेशमा पढ्न जाने सौभाग्य प्राप्त भयो त्यस कारणले म खास गरेर पहिले मैले चाहिँ नि नाइन्टिन सेभेन्टी एटमा भारतको स्कुल अफ आर्कियोलोजीबाट मैले त्यहाँ गएर पोस्ट ग्रेजुएट डिप्लोमा गरेँ त्यसपछि अर्को दुई वर्षपछि मेरो कोलम्बिया विश्वविद्यालयमा गएर मैले पुरातत्व विषयमा पढ्ने मौका पाएँ त्यहाँ मैले आफ्नो अध्ययन पुरा गर्न सकेँ र एकचोटि लन्डन पनि गएँ यसरी विभिन्न देशमा गएर पुराना लिपिहरू पुराना भाषाका बारेमा मैले आफ्नो देशमा त अध्ययन गरिरहेको थिएँ त्यसलाई माझ्ने काम मैले विदेशमा गरेँ गरी जस्तो त्यो मूर्तिहरू अथवा पुरानो इतिहास अध्ययन गर्नको लागि त त्यहाँ लेखेका लिपिलाई पढ्नुपर्ने हुन्छ त्यो नपढिकन नेपालको इतिहास तयार हुन सक्छ त्यो लिपि सिकाउने नेपालमा काहीँ स्कुलिङ छ छैन अहिलेसम्म त्यस्तो छैन तपाईँहरूले कसरी सिक्नुभयो अब यो चाहिँ नि के भने परम्पराबाट म बाबुराम आचार्य इतिहास शिरोणी बाबुराम आचार्य कहाँ कहिले काहीँ भेट्न जान्थेँ अनि बाबु तिमी एउटा काम गर बा हुनुहुन्थ्यो उहाँ के काम भने तिम्रो घरबाट चाङनारायण नजिक छ त्यहाँ चाहिँ नि चाङनारायणको मानदेवको स्तम्भ लेख छ त्यहाँ क ख ग ग चाहिँ नि पहिले उतार त्यो उतार्नलाई चाहिँ नि तिमी नोलीको किताब चाहिँ नि पढ उसले छे छ अनि रोमनमा तिमी नेपालीमा लेखेर क कस्तो हुन्छ ख कस्तो हुन्छ ज्ञसम्म उतार अनि त्यसपछि तिमीलाई त्यो लिप पढ्न तिमीलाई संस्कृत पढ्न आउँछ भने संस्कृत अलिअलि आउँछ संस्कृत पढ्न आएपछि तिमी सकिहाल्छौ नि त्यसरी सिक्नु भन्नुभएर म त्यहाँ चाङमा गएर छ महिनासम्म हरेक दिन जान्थेँ र चामको मानदेवको लेखा एउटा एउटा लिपिका छन् त्यो किताब अहिले पनि मसँग तयार छ र मेरो कान्छो छोराले त्यो अलिअलि पढाए पनि थियो अहिले ऊ विदेश गएर त्यो विषयमा छोड्यो उसले र अहिले पनि म अब भनौँ न अहिले सुमिना तपाईँको नातिनीको पुस्ताको बच्चाहरू वाट इज योर एम भनेर स्कुलमा सोध्छन् होला कहिले काहीँ सुमिना के भन्नुहुन्छ तपाईँहरू मेरो एम डक्टर पनि हो अर्को अर्को सुमिनाले इन्जिनियर भन्नुहुन्छ होला अर्कोले पाइलट भन्नुहुन्छ होला तर कसैले पनि तपाईँको जस्तो इतिहासविद वा पुरातत्वविद बन्छु यसको अनुसन्धानदाता बन्छु भनेर त कसैले पनि भन्दैन भन्दा त तपाईँहरूमा भएको ज्ञान तपाईँले कतिवटा लिपि पढ्न सक्नुहुन्छ मैले नेपालमा चलेको जतिवटा छ अहिलेसम्म सुरुदेखि अहिलेसम्मको लिपि पढ्छु तपाईँ जस्तै यो लिपि पढ्न सक्ने कति होला नेपालमा अहिले अब बाँकी मेरा अग्रजहरू अग्रज पनि नभनौँ मेरा समकालीनहरू चाहिँ तिन चारजना भन्दा बढी छैन एक दर्जन पनि पुग्नु छैन छैन आधा तपाईँभन्दा पछिल्लो पुस्ताले पछिल्लो छिमलले यो ज्ञान लिनलाई त वञ्चित भइरहेको छ प्राइभेट सेक्टरबाट पनि वञ्चित छौँ सरकारी तवरबाट पनि यो लिपि सिकाउने छुट्टै कुनै एकाडेमिक क्लासहरू छ जस्तो मेरो जानकारीमा छ बिल्कुलै यो एउटा टड्कारो प्रश्न मैले अघि हामी बिचमा जति बेला विश्राम लिएर बसेका थियौँ त्यति बेला कवि मोहन प्रसाद खनालसँग कुरा गर्दाखेरि मलाई लागेको विषय मैले उठाएँ यहाँनिर अब म कवितातर्फै लैजान्छु किनकि कार्यक्रमको नाम एकल कविता वाचन र हामी कवि मोहन प्रसाद खनालका कविता सुन्दैछौँ उहाँको कविता सुमिना खनालबाट सुन्दैछौँ सुमिना अब कुन सुनाउने हजुर बाबा बाबा भन्नुहुन्छ तपाईँले है बाबाको कविता कुन सुनाउने यो कविताको शीर्षक छ आरण्य युग आरण्य युग अब बादल छैन कतै नभमा सुनरङ्ग चढ्यो अरुणाचलमा मनको सब भाव भयो सुकिलो बुझ टोटक छन्द छ यो रसिलो तमरात गयो प्रात भयो रङ छर्दछ बादल भित्र छको तुहिना चलमा सुन रङ खुल्यो अति सुन्दर सौम्य गुराँस फुल्यो मधुमास छ यो किलको, मृदु कण्ठ गुन्ज्यो वनमा खजको रव छैन यहाँ सुर मात्र छ यो छलमल्ल पर्यो अनि पुष्प झुल्यो छलमल्ल भयो अनि पुष्प झुल्यो यो सुमिना खनालको आवाज मोहन प्रसाद खनालको कविता प्रस्तुत भएको थियो उनले वाचन गरिरहँदा छन्दहरू सबै ठाउँमा मिलेका छन् लयहरू कि केही सिकाउनु पर्ने अझै कोर्सेसहरू बाँकी छन् छन्द त उनले सबै पढ्छिन् तर कहिलेकाहीँ उनी अल्मलिन्छन् र भन्नुपर्ने शब्द भन्न सक्दिनन् त्यस उनले अब किनभने उनको अहिले यो नपढ्नु यो पढ्न नसक्नुमा एउटा कारण छ उनको अहिले धमाधम एक्जाम चलिराखेको छ उनको ध्यान केन्द्रित चाहिँ उतातिर भएको छ हजुरको नातिनीको कोअर्डिनेसन चाहिँ यो क्लास कति बेला छ उनको पनि आफ्नो पढाइ चाहिँ हुन्छ होला हजुरको पनि आफ्नै कामहरू हुन्छ होला अब म पनि अरू लेख्नेबाट अलि फुर्सद लिन्छु उनी पनि क्लासबाट फुर्सद लिएर हामी सँगै बस्छौँ हामी परिवारसँगै बस्छौँ सँगै खान्छौँ सँगै गफ गर्छौँ अब मेरो चाहिँ नातिनी भन्दा पनि म छोरी जस्तो मान्छु उनले बुवा जस्तै मान्छिन् हामी चाहिँ कहिलेकाहीँ दाजुबहिनी जस्तो पनि व्यवहार गर्छौँ त्यस कारणले हाम्रो त्यो परिवार साह्रै रमाइलो परिवार छ र त्यही बेला कहिलेकाहीँ मेरो पत्नी पनि कविता असाध्यै मिठो बोल्छिन् वाचन गर्छिन् उनलाई कविता सधैँ मन भन्न मन लाग्छ मैले भन्दा पनि मेरो श्रीमतीले उनलाई चाहिँ कविता पढ्न वाचन गर्न चाहिँ प्रोत्साहित गर्छिन् त्यसबाट उसले जाने के हुन् कवि मोहन प्रसाद खनालज्यू अब तपाईँले छान दिनु पर्यो अर्को कविता नातिनीलाई कुन पढ्न दिने भनेर त्यहाँभित्रबाट अब नातिनीले पनि पढ्छन् नभए नातिनीले सकिनु भने म पनि अलिअलि त पढिदिन्छु सुनाउनु त हामी मलाई तपाईँको पनि सुन्न रहर लागिरहेको छ अघि भन्न मात्र नसके खोला र गला भन्नुभएको हुनाले अब खोतल्दै गएपछि गला पनि फुट्दै जाँदो रहेछ ठिकै छ त्यसको लागि केही छैन म विदेश जाँदाखेरि अलिकति प्रसङ्ग जोडौँ म विदेश खास गरेर युरोप र अमेरिका जाँदाखेरि त्यो बेला हाम्रो होमसिक भनिन्छ नि घरबाट व्यक्ति भएर त्यो न्यास्रो लाग्ने हुन्थ्यो अनि मेरो साना साना फान्टाङ बुढ्नु केटाकेटीहरू साना साना पाँच वर्षको सात सात वर्षका केटाकेटीहरू छोडेर गएको विदेश पढ्न जाँदाखेरि असाध्य लाग्छ र उनलाई चिठी लेख्थेँ हरेक दिन एउटा चिठी लेख्थेँ पत्नीलाई र चिठीको अन्तिममा चाहिँ नि कविता लेख्थेँ म जहिले पनि हरेक चिठीमा मैले करिब करिब अहिले लाग्छ मैले एक सयभन्दा बढी चिठी लेखेँ होला अमेरिका र युरोपमा हुँदाखेरि चार पाँच वर्षको दौरानमा त्यसमा लेखेका चिठीहरूमा पछिल्लो कालमा एउटा कविता लेख्थेँ म त्यो कविताको एक टुक्रा म सुनाउँछु है यो चाहिँ नि छन्दमै छु पनि पत्नी तिमी सँगै तिमी तिमी प्रेयसी हौ राधा तिमी हर बखत मनभित्र नै छौ यो छातीभित्र मुटुटुक ढुकीमा बसेर हाँसी मुसुक्कसँग मोहन लाइएर मेरो पत्नीको नाउँ राधा मेरो नाउँ मोहन त्यस कारण राधा मोहन नाम पनि मिलाएर जुराएको रहेछ मैले हजुरले कविता पढिरहँदाखेरि पक्कै सुमिनाले चाहिँ हजुरआमाको अनुहार हजुरआमालाई के भन्ने गरेका छन् मामु मामुको अनुहारलाई चाहिँ कल्पनामा ल्याएको जस्तो लाग्यो मुसु मुसु हाँसिरहनु भएको जस्तो लाग्थ्यो हो अब तपाईँको बुवा अङ्कलहरू ठुलो बुवाहरू चार पाँच वर्षको हुँदाखेरि हजुरबुवाको एक किसिमको तत्कालीन लभ स्टोरी रहेछ यो होइन यस्तो सुनिरहँदाखेरि चाहिँ कस्तो अनुभव हुन्छ आफूलाई राम्रो लाग्छ राम्रो लाग्छ अनि कहिले कहिलेकाहीँ जिस्काउनुहुन्न हजुरबा हजुरआमालाई बाबा मामुलाई जिस्काउनुहुन्न कविता अर्को कुन सुनाउने त अब हजुरबाको न अब यो तिमीलाई पढ्छ नि हो यो चाहिँ वैदिक युग भन्ने छ यो चाहिँ नि इन्द्रवंशा छन्दमा हो अलि गाह्रो छन्द छ त्यति सजिलो छैन यसलाई भन्न अलिक गाह्रो होला लाली चढ्यो स्वर्ण हिमाल मालमा देखिन्छ टाढा मधुरो प्रकाशमा यसरी पढ्ने यसमा तपाईँ प्र्याक्टिस गर्नु त यो माइकबाट हजुर त्यहाँबाट भन्नुभयो लाली चढ्यो स्वर्ण हिमाल मालमा देखिन्छ टाढा मधुरो प्रकाशमा उड्दै गए हम सौसा भएतिर हुनिन्द्र वंशा मृदु छन्द सुन्दर हो यो कथा केवल आर्यवर्गको यथार्थमा यो इतिहास नै थियो इतिहास नै थियो भन्थे कतै सुक्त पुराण वारिचा कण्ठरस्त गर्थे कण्ठस्थ दुवैजनाले संयुक्त गर्दा नि अझ राम्रो हुँदो रहेछ एउटा अन्तिम शेरलाई अझ त्यसरी गराउँ त बडा रमाइलो यो संयोग फेरि जुड्दैन एकल कविता वाचनमा रमाइलो संयोग जुरेको छ यो ऐतिहासिक कार्यक्रम पनि भन्न रुचाउँछु म आज म इतिहासविद पुरातत्वविद कविलाई राखिरहेको छु आकाश सद्धर्मको भेद आदिको वृत्तान्त सारा यही यथार्थको बडो रमाइलो सशिन्द्रजीको अनुहारमा पढिरहेको छु म यति बेला रेडियो सुन्ने साथीहरूले त्यति नै खुसी अनुहार लगाएर हाँसिरहनु भएको छ भन्ने मलाई लाग्छ रमाइलो भइरहेको छ यो कार्यक्रम कवि मोहन प्रसाद खनाल डुमाखाल मूलपानी काठमाडौँ उहाँको घर अहिले सुनाकोठी सिभिल होम ललितपुरमा बसिरहनु भएको छ र उहाँकी नातिनी सुमिना खनाल हुनुहुन्छ दुईजनाले पढिरहनु भएको छ मोहन प्रसाद खनालले सुरुवातमै भन्नुभएको थियो मेरो कला छ गला छैन त्यो भएर गला बोकेर ल्याएको छु भनेर नातिनीलाई भन्नुभएको थियो र कतिपय छन्दमा सुमिनालाई अझै पनि दुविधाहरू छन् हजुरबाले सिकाउँदै हुनुहुन्छ र यो कार्यक्रममा पनि सिक्ने सिकाउने क्रम जारी रहँदाखेरि झन रमाइलो झन मिठो सुनेर अरू छन्दमा रुचि गर्नेहरूलाई पनि चासो लाग्यो होला भन्ने मेरो अनुमान यति बेलाको छ कविता लेख्ने क्रम रोकिएको छैन तपाईँको उमेर लगभग सात दशक क्रस गर्यो बिल्कुलै अझै पनि कविता लेख्छु कहिलेकाहीँ त सपनामा पनि कविता लेखिराखेका हुन्छु उठेर हतार पतार लेख्छु हतार हतार गरेर लेख्छु तर सपना लेखेका कति विषयवस्तु नै भुल्न थालेछु किनभने उमेरले पनि सायद होला पहिले पहिले त सपना भएका कुरा विपनामा कण्ठस्थ आउँथ्यो अहिले सपनाको चाहिँ कुराहरू ए हो कि होइन जस्तो लाग्छ कहिलेकाहीँ हामी उमेरमा पनि यसरी झुकिँदा रहेछौँ नि तपाईँ सर्ट प्यान्ट लगाएर अहिले बसिरहनु भएको छ मलाई लागिरहेको अघि हामी कुरा गर्दाखेरि पचास पचपन्न वर्ष उमेरको हुनुभयो होला भनेर तर विश्राम लिएको बेलामा मैले ठक्कै उमेर सोधेँ बहत्तर वर्षको भइसक्नु भएछ उमेरलाई झल्काउने कुनै पनि सिम्टम नभएको हुनाले अझ धेरै कविताहरू तपाईँले अझ रसपूर्ण लेख्नुहुन्छ भन्ने <laughs> मेरो विश्वास छ कति कति अब अरू पुस्तकहरू पनि कविताकै रूपमा आउँदैछन् लेख्दै हुनुहुन्छ होइन अब समय रूपमा अब महाकाव्य पनि लेखेँ नवकाव्य पनि लेखेँ काव्य पनि लेखेँ अब एउटाभन्दा बढी अर्को थप्ने इच्छा चाहिँ छैन तर अब म चाहिँ किनभने यो त नेपालमा धेरै विशिष्ट कविहरू हुनुहुन्छ युवा पुस्ताले पनि छन्दमा लेख्न थाल्नु भएको छ अत्यन्त गौरव खुसीको कुरा हो र यो विषयमा मेरा उत्तराधिकारी खोजिरहनु मलाई पर्दैन थुप्रै हुनुहुन्छ र मेरो विषयमा उत्तराधिकारी मैले खोज्नु पर्ने स्थिति छ र म उत्तराधिकारी नपाउन्जेल चाहिँ त्यसैमा लाग्छु र मलाई सकभर देशको इतिहास पुरातत्व र हाम्रा राष्ट्रिय सम्पदाहरू सांस्कृतिक सम्पदाहरूलाई कसरी माया गर्ने कसरी जोगाउने र हाम्रो पहिचान कसरी बाहिर पठाउने भन्ने कुरामा मलाई बडा चिन्ता लाग्छ र त्यसैमा बढी तल्लिन्छु र म त्यतैपट्टि बढी झुक्छु कहिलेकाहीँ बढी खुसी भएको बेला पनि कविता आउँछ कहिलेकाहीँ बढी दुःख भएको बेला पनि कविता दुःख भन् इन द सेन्स दुःख भनेको देशको परिस्थिति यहाँको वातावरण यहाँका हाम्रा संस्कारका कुराहरूलाई लिएर कहिलेकाहीँ दुःख लाग्छ त्यो बेला चाहिँ भित्रदेखि उद्घार छुटेर आउँछ र म कविता लेख्छु सुमिना फेरि अर्को कविता सुनाउनुहोस् न बाबाको यो चाहिँ बाह्रौँ चरणमा रहेको छ खुले सैल पाखा बिहानी प्रभाले झुले मन्जरी खुस बुछर्दै मजाले फुले फूल रङ्गी बिरङ्गी कलाले सजायो निखारी चरिरम नथाले सखारै खुले पद मकाको फैली उडे पङ्ख खोल्दै सुनौला जुरेली मुना झुम्न थाले हावामा मजाले खुला वागमाका मिनिरम न थाले चरी चा चरी बोल थाले कुनामा हवाले चुम्योरा सगर दै मुनामा झर्यो शीत थोपा हुँदै सुभ्रमोती फिजायो कलाकारले दिव्य ज्योति गए युग बन्दै अनेकौं प्रसुत रचे बर्दकी ब्रह्म हो वा प्रभुत फिर्यो काल बेला नयाँ पट्टरानी खुल्यो सौ स्वर्णको द्वार जस्तै बिहानी खुल्यो स्वर्णको द्वार जस्तै बिहानी सुमिना तपाईँको स्कुलमा कहिलेकाहीँ कविता प्रतियोगिता हुँदैन हुन्छ भाग लिने गर्नु भएको छ मैले एकचोटि चाहिँ लिएको थिएँ के हुनुभयो प्रथम भएँ प्रथम हुनुभयो त्यसपछि त जोस आयो होला नि अब म लेखिरहन्छु निरन्तर जस्तो अनि त्यस्तो त आएको थियो छन्दमा लेख्नु भएको थियो कि गद्यमा छन्दमा लेखेको थिएँ छन्दमा लेख्नु भएको थियो हजुरबासँग सिक्नु पाइन्छ मन सर तपाईँको कविता छन्दमा निकै भए गद्यमा पनि छन् छुट्टै लेख्नुहुन्छ कहिले मैले गद्यमा लेखेको कविता यहाँ छ एउटा दुईवटा तिनवटा पुस्तक चाहिँ अहिले हामीसँग छ कविताको पुस्तकहरू लिएर आउनुभएको छ उहाँहरू एउटा पुस्तक सुमिनाको हातमा छ लिइरहनु भएको छ अहिले पढिरहेको पुस्तक र अर्को पुस्तक उहाँले लिनुभयो महाकाव्य यात्रा महाकाव्यबाट पढ्नुभएको थियो सुमिनाले चाहिँ होइन अब अर्को चाहिँ गद्य कविता त्यहीँबाट कवि मोहन प्रसाद खनालले नै सुनाउनुहुन्छ हामीलाई अब यो गद्य कविता यो मैले पुरुष प्रकृति भन्ने कविता लेखेको छु यो कविता लेखेको हुँ मैले दुई हजार बिस साल भाद्र बाह्र गते शनिबार लेखेको रहेछु धेरै अगाडि भर्खरको जुङ्गाको जुङ्गाको रेखी बस्ने खालको उमेरको बेलामा लेखेको कविता हो त्यस म एउटा अलिकति भन्छु कालो बादल पर हटोस् कालो बादल पर हटोस् आकाश निर्मल होस् ताराहरू चम्किरहन् पृथ्वी स्वर्ग बनोस् नदी नाला स्वच्छ बगुन हरियालीले ढाकुन फोहोर मैला कतै नहोस् सुन्दरताले छाइरहोस् सत्कर्ममा बाधा नहुन् भूतल हाम्रो रम्य बनोस् हत्या हिंसा कतै नहुन् अहिंसाको ढोल बजोस् स्वार्थताको लेस नहोस् अमृत धारा बगिरहोस् ममा भएर क्रान्ति नहोस् तिमा लज्जा शान्ति होस् तारै ऋतु टाढा रहन् वसन्त राम्रो शरद रहोस् कृष्ण पक्षको रात नआओस् पूर्णचन्द्र नै घुमिरहोस् रविको ज्वाला उष्ण नहोस् मंगल शान्ति पूर्ण होस् विषधारिती सर्प नहुन् पाठा मृका नाचिरहोस् दुष्ट लुटेरा कतै नहुन् ज्ञान पिपासा बढ़िरहोस् युद्धकालका बाजा होइरन् मंगलकारी धुन बजोस् बेढंगी कोही नाच नहुन् शान्त र सुन्दर नृत्य चलोस् कर्णकटुती शब्द नहुन् मिठो संगीत बजिरहोस् बेसुरका कोही राग नहुन् चराहरूले गाइरहन् अन्धकारको अणु नहोस् ज्ञानको ज्योति चम्किरहोस् कुनै दिशामा बाधा नहुन् सस्यस्यामा धरती रहोस् गुणको खानी पुरुष बनुन् प्रकृतिमा प्रेम रहोस् धन्यवाद तपाईँले आफ्ना कवितामा तपाईँको अध्ययनको विषय इतिहास पुरातत्वका कुराहरू पनि आउँछन् कि आउँदैन कहिलेकाहीँ मैले युगान्तरमा मेरो मैले तिन दुईवटा पाटा लेखेको छु युगान्तमा पहिले मेरो जन्म कसरी भई म कहाँ जन्मी, म कुन वंशको हुँ दोस्रो मेरो चाहिँ मेरो हाम्रो रमाइलो छ बिहा म सोह्र वर्षको मेरो पत्नी बाह्र वर्षकी थिइन् म घुम्दै जाँदाखेरि मलाई उनलाई देखेर मलाई बिहा गर्न मन लाग्यो र मलाई चिनेकै परिवार थियो उनीहरूले पनि उनीहरूले नि दिनु चाहे र मैले बिहा गरेँ एक प्रकारको अब प्रेम विवाह भनौँ कि विवाह प्रेम भनौँ हामी दुइटैदेखि तत्कालीन समयमा त देखेपछि त प्रेमै भन्थ्यो हो त्यस कारण त्यस्तो भएर बिहा गरेर आयौँ यस कारणले चाहिँ <clears throat> मेरो त्यो त्यस कारणले मैले आफ्नो प्रणय बन्धन भनेर लेखेको छु मैले बिहा कसरी गरेँ के मैले आफूले उसमा लेखेको छु त्यसपछि मेरा सङ्घर्षका जीवनहरू कसरी म सङ्घर्ष पार गरेँ गरेर मेरो सङ्घर्षमा जीवनमा कसरी मैले पार गर्दै गएँ भनिन्छ त्यसपछि मैले सबै इतिहास पुरातत्व सम्बन्धी नै युगान्तरमा पनि इतिहास पुरातत्व सम्बन्धी लेखेको छु र यो यात्रा भने पनि यात्रा भने जीवन यात्रा होइन यो यात्रा अनन्त यात्रा हो कालको यात्रा हो समयको यात्रा हो पृथ्वी सृष्टि भएदेखि आजसम्मको कुरा यात्रामा लेखाएको छु सम्पूर्ण नेपालको इतिहास होइन विश्व विश्वकै इतिहास यसमा छ ब्रह्माण्डकै इतिहासमा यसमा लेखाएको छु र अहिलेसम्म पात्र हरेक महाकाव्यमा पात्र सत्पुरुष अथवा राम्रो पुरुष अथवा देवता अथवा राम हुन्छन् कृष्ण होलान् राजाहरू होलान् बुद्ध होलान् त्यस्ता प्रकारका पुरुषहरूलाई लिएर चाहिँ नि पात्र बनाइन्छ भने मेरो पात्र काल छ सधैँ अजर अमर ती त मर जान्छन् मेरो काल पात्र चाहिने काल छ काल कहिल्यै मर्दैन सधैँ अजम्बरी छ हिजो थियो आज पनि भोलि पनि रहन्छ त्यस म इतिहाससँग आबद्ध छु इतिहासभित्रै घुम्छु इतिहासभित्रै रमाउँछु र मेरा कथा कविता र लेख पनि इतिहासमा मात्रै जोडिएका छन् बडा मिठो कुरा सुन्यौँ यो कुराको क्रमलाई रोक्न मन छैन मलाई तर कविता पनि सुन्न मन छ सुमिना अब हजुरबाको एउटा कविता सुनाउनुहोस् त्यसपछि हामी बिदा माग्नुपर्छ हजुर यो युगान्तर नवकाव्यको पहिलो चरण रहेको छ म को कहाँ थिएँ कसरी किन आए भुवनमा भनी सोच्दा सोच्दै स्मृति हुन गयो झट्ट मनमा ओहो सम्झे मैले विगत घटना चक्र सब त्यो जहाँ मेरो सारा वय अनि सबै सही सब बित्यो त्यसै बेला मेरो मन बिचमा भन्ने जुन थियो उठी आयो साथै पल पल निहाल्दै विगतको सबै कन्था फोई चतुर विधि चाहिँ व्यापक बनी बितायो बिस्तारै विगत दिनका सत्य कथनी हटा कालो पर्दा मन बिच मैलो सब हटा फुटाई चिर्दै जा कुलसित सबै त्यो घन घटा अध्यारो मेट्दै जा हृदय बिचको दीपक जगा त सुन्दै बुझ्दै जा विगत युगका सुन्दर कथा त सुन्दै बुझ्दै जा विगत युगका सुन्दर कथा धन्यवाद बडा मिठो गरी सुनियो यो शून्यक्रम रोक्न मन थिएन तर समयले अब नेटवर्क काटेको छ कवि मनप्रसाद खनालज्यू मलाई तपाईँको यो कविता सुनिसकेपछि कविताबारे र विशेष मलाई त अझ रहर लागेको यो इतिहास र पुरातत्व कुनै इतिहासका विद्यार्थीले सम्पर्क गरेर तपाईँहरूको ज्ञान अझ सिक्न सक्नुभयो भने हाम्रा लागि अझ महत्त्वपूर्ण कुरा हुनेछ जस्तो लाग्छ सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्यो भने कसरी गर्न सकिन्छ मेरो घरको नम्बर पनि छ मेरो आफ्नो मोबाइल नम्बर पनि छ उहाँले हो भने हामी दिन सक्छौँ मोबाइल नम्बर कति हो मेरो अन्ठानब्बे एकचालिस तेत्तिस छप्पन्न पच्चिस अन्ठानब्बे एकचालिस तेत्तिस छप्पन्न पच्चिसमा सम्पर्क गर्न सकियो कवि मोहन प्रसाद खानालाई भेट्नको लागि फेसबुकमा पनि चलाउनुहुन्छ म यस्तो फेसबुकहरू चलाउँदिनँ मलाई त्यति ऊ लाग्दैन म भाइबर फेसबुकहरू चाहिँ चलाउन मलाई इच्छा लाग्दैन किन समय त्यसमा खेर जान्छ जस्तो लाग्छ म आफ्नै काममा व्यस्त हुन्छु हवस् कवि मोहन प्रसाद खनाललाई धन्यवाद र मिठो गलाकी धनी सुमिना खनाललाई पनि धन्यवाद कविता लेख्ने क्रम जारी राख्नुहोला तपाईँलाई अर्को सालसम्ममा एकल कविता वाचनमा एक्लै ल्याउनुपर्छ हजुरबा बाहेकै हस् धन्यवाद सर धन्यवाद अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे कवि मोहन प्रसाद खनाल र वाचक वाचिका सुमिता सुमिना खनालसँगै विदा माग्छौं शुभरात्रि नमस्कार भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन